नमस्कार कार्यक्रम कृषि सरकारमा यहाँलाई स्वागत छ प्राविधिक मित्र रिजनसँगै म ध्रुवराज कृषि सरकार रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगार्सको साप्ताहिक कार्यक्रम हो हरेक मङ्गलबार बिहान साढे सात बजे पश्चात आउने गर्छ आजको श्रृङ्खलामा हामी उपस्थित भएका छौँ र आज हामी कुराकानी गर्ने जमर्कोमा जुटेका छौँ भण्डा भण्डारामा रहेको किम्बु नर्सरी व्यवस्थापन केन्द्र यसले उपलब्ध गराउँदै आएको सेवा सुविधा यस वर्ष चालु आर्थिक वर्षमा सो केन्द्रबाट कति कोया उत्पादन भए किसानको अवस्था के कस्तो रहेको छ सेवा सुविधा कसरी प्रवाह गरिराखेको छ केन्द्रले यस विषयमा आज हामी कुराकानी गर्दैछौँ किम्बु नर्सरी व्यवस्थापन केन्द्र भण्डाराका प्राविधिक सहायक बाबुराम पन्तसँग हामीसँग प्रत्यक्ष स्टुडियोमा कुराकानीका लागि उहाँ हुनुहुन्छ हामी कुराकानीतर्फ लाग्छौँ सुरुमा बाबुराम सरलाई स्वागत छ रेडियो अर्पणको यो कृषि कार्यक्रममा हस् धन्यवाद मेरो हाम्रो कार्यालय कार्यक्रम रेडियो मार्फत चाहिँ हाम्रो कृषकलाई सुनाउनु सहयोग सहयोग गर्नुभएकोमा मेरो व्यक्तितर्फबाट र हाम्रो किमुन रसाई व्यापार केन्द्र भण्डारातर्फबाट रेडियो अर्पण र साथै हाम्रो कार्यक्रम सञ्चालकजीलाई म हार्दिक धन्यवाद दिन चाहन्छु सुरुमा केन्द्रको बारेमा जानकारी दिनुहोस् न हाम्रो यो किम्बु नर्सरी व्यवस्थापन केन्द्र चाहिँ दुई हजार उन्चास सालमा स्थापना भएको समृद्धि विकास कार्यालयको नाममा यो स्थापना भएको र तत्पश्चात चाहिँ यो एक सय सालको कृषिको पूर्व हुँदाखेरि चाहिँ यसलाई चाहिँ किम्बुर नर्सरी व्यवस्थापन केन्द्र भनेर नामाकरण गरियो यसको नामले पनि यसको चाहिँ मूल काम चाहिँ किम्बु नर्सरीको व्यवस्थापन गरेर नर्सरी बिरुवा उपलब्ध गराउने भन्ने बुझिन्छ सोही अनुसार चाहिँ हामीले त्यही किम्बु नर्सरीको चाहिँ उत्पादन छौँ के छ चितवनमा केन्द्रीय कार्यालय अथवा मकवानपुर र चितवनमा किसानहरू छन् यस कार्यालयले हेर्ने कस्तो छ अवस्था यहाँले भन्नुपर्दाखेरि खास गरेर हाम्रो यो कार्यालयको चाहिँ सम्पादन गर्ने कामहरू चाहिँ मुख्य मुख्य दुई तिनवटा कामहरू म यहाँ रहन गर्न चाहन्छु पहिलो काम चाहिँ हाम्रो फार्मभित्र रहेका माओबोर्डको संरक्षण गरी नेपाल अङ्ग्रेज भएका खेती गर्ने किसानलाई आवश्यक पर्ने किमी विरोध उत्पादन गर्ने यो हाम्रो चाहिँ नेपाल सरकारले लक्ष्य दिएको हुन्छ त्यो लक्ष्यअनुसार किमी विरोध उत्पादन गर्ने हाम्रो कार्यक्रम छ यो वर्षमा चाहिँ हामीले पाँच लाख चाहिँ बिरुवा उत्पादन गर्ने कार्यक्रम थियो हाम्रो र लगभग चाहिँ चार लाख चौनब्बे हजार चाहिँ बिरुवा हिजोसम्म गइसकेको छ लगभग अझ एक लाख बिरुवा चाहिँ हामीसँग बाँकी छ त्यसबाट लक्ष्यभन्दा अलिक बढी बिरुवा यसपालि हामीले उत्पादन गरेको गर्न सकेका छौँ त्यो बिरुवा माग त अलिक धेरै नै छ अब हामीले चाहिँ पहिलो प्रायोरिटी चाहिँ रेशम खेती गर्ने किसानलाई दिने गरेका छ र पछि चाहिँ अरू किसानहरूलाई पनि आउनुभयो भने अरू सङ्घ संस्था एनजिओ एनजिओहरूलाई पनि हामीले बिरुवा वितरण गरे यसमा यसरी माग बढ्यो यहाँले लक्ष्यभन्दा बढी अब खपत भएको छ भन्नुभयो यो किन यो माग बढ्दैछ यो किम्बु बिरुवा त रेशमलाई पनि आवश्यक अति आवश्यक रेशमलाई अरू चाहिँ कुनै पात खुवाएर हुँदैन यसमा एकदम बढी प्रोटिन हुन्छ र यो किम्बुको साथसाथै यसले चाहिँ गाई पालन माछा पालन बाख्रा पालन विशेष गरेर पशुपालनमा माछा पालनमा चाहिँ धेरै प्रयोग भएको छैन हामीले यसपालि ट्रायलमा गरिरहेछौँ विशेष गरेर पशुपालनमा चाहिँ यसको बढी माग छ र त्यही सोही अनुसार चाहिँ हाम्रो चाहिँ रेशम खेती गर्ने किसान साथसाथै पशुपालन गर्ने किसानहरूलाई पनि यसले यसले चाहिँ धेरै आकर्षित गरेको छ के हुन्छ यो किम्बुको यो बिरुवाको यो किम्बुको पातमा चाहिँ बिसदेखि पच्चिस पर्सेन्ट अझ कहिले बादमा अझ बढी हुनसक्छ त्यति चाहिँ प्रोटिन हुन्छ एकदम बढी प्रोटिन भएकाले यसले मासु उत्पादन गर्ने दुध उत्पादन गर्ने र चाहिँ गाई बस्तु पशुहरूलाई पनि यसले चाहिँ फाइदा गरेमा चाहिँ किसानले यो यो प्रति चाहिँ बढी आकर्षित छन् ठ्याक्कै भन्नुपर्दा अब यो जुन किम्बुकै बिरुवा लाने कृषकहरू पशुपालन गर्ने माछा पालन पछिल्लो समय माछा पालन गर्नेले पनि लिएर गएका छन् कतिको छन् सङ्ख्या यो यो चाहिँ तपाईँको हामीले चाहिँ यसपालि यो एकल खेती प्रणालीले रेशम खेती मात्रै गर्दाखेरि किसानको जग्गा मात्रै बढी बिजी हुने भयो र किसानले वर्षमा जम्मा दुईपट्टि चाहिँ दुईचोटि मात्रै किरा पाल्न सकिने अवस्था छ र बढी तापक्रम र आधा ताप सहने खालको जातहरू हाम्रो नेपालमा विकास गर्न सकिएको छैन त्यो पनि पर्याप्त पाइन्न अहिले यद्यपि अहिले यो प्रसङ्ग चलिगयो अहिले अहिले हामीले चाहिँ माडीमा अहिले चाहिँ यो बढी तापक्रम आधा चाहिँ सहन जातहरूको चाहिँ अहिले चाहिँ हामीले किरा पालन गरिरहेका छौँ त्यसबाट चाहिँ त्यति राम्रो कोया उत्पादन हुँदैन र कोया गुणस्तर पनि कम्ती हुन्छ हामीले चाहिँ पहिला चाहिँ निर्धारण गरेको मूल्यभन्दा अलिक धेरै कम हुन्छ यसको मूल्य तैपनि किसानले घाँस खेर भन्दा किन यो प्रयोग गर्ने भएर अहिले हामीले माडीमा चाहिँ पचास भागस चाहिँ यो चाहिँ हामी मल्टिभोल्टाइन भन्छौँ मल्टिभोल्टाइन किरा दिएका छौँ जसले चाहिँ आधार तापक्रम चाहिँ सहन सक्छ र चित मकवानपुरको चाहिँ सर्खेत भन्ने ठाउँ पनि हामीले पन्ध्र भाग छ यही मल्टिभोल्टाइन चाहिँ किरा उपलब्ध चाहिँ गराएका छौँ यिनीहरूले चाहिँ तापक्रम र आधार बढी सहन सक्ने र उत्पादन क्षमता कम्ती छ यसको चाहिँ त्यसरी हामीले चाहिँ यो रेशम किता गर्नलाई चाहिँ अलि चाहिँ राम्रोसँग उपजातको चाहिँ किरा जात उपलब्ध गर्न सकेका छैनौँ वर्षैभरि हुने चाहिँ हामीले विकास गर्न सकेका छैनौँ त्यसो भएर यो रेशम किरालाई चाहिँ हामीले एकल खेती प्रणाली गरियो भने त्यसबाट चाहिँ त्यति हामीले बढी नाफा हुन्छ उपलब्ध गर्न नसक्ने हुँदाखेरि चाहिँ वर्षमा दुईचोटि चाहिँ बायोल्टार चाहिँ रेशम खेती गर्ने र त्योभन्दा बा बढी समयको चाहिँ घाँसलाई चाहिँ अधिकतम उपयोग गरी पशुपालन व्यवसाय सञ्चालन गर्न सकियो भने दोहोरो हिसाबले फाइदा गर्न सकिने एकातिर हजुर रेशम खेती अर्कोतिर पशुपालन अनि यसमा के छ भने फागुन चैतमा अरू सबै बाली चाहिँ पुरा पदर हुन्छ हरियो काहीँ हुँदैन र फागुन चैतमा हरियो भयो भनेको रेशम हो त्यसो भए त्यतिखेरको चाहिँ कहिलो पात चाहिँ रेसम किराले खुवाउने अरू सिपे पातहरू चाहिँ गाई भैँसीलाई खुवाउने गऱ्यो भने गाई भैँसीलाई हाई प्रोटिन भएर छेर्ने भने यता त कुरा पनि हुँदैन बढी प्रोटिन भए पातहरू चाहिँ हामीले चाहिँ रेसम किराले खुवाउँछौँ जसले चाहिँ हामीले कोही सिल्क उत्पादन गर्छ अनि गाई भैँसीले खुवाएपछि यसले मासु उत्पादन हुने भयो अनि त्यसपछि दुध उत्पादन गर्ने भयो विशेष गरेर यो सिल्क मिल्क भएर हामीले चाहिँ एउटा अब यो आगामी वर्षको कार्यक्रममा चाहिँ हामीले फेरि प्रस्ताव गरेका छौँ एकीकृत चाहिँ रेशमखेती विकास परियोजना भएर त्यसबाट चाहिँ हामीले बाख्रा पाल्ने मान्छेहरूलाई पनि सहयोग गर्ने माछा पाल्नेहरूलाई पनि सहयोग गर्ने र यो गाई भैँसी पाल्नेहरूलाई पनि सहयोग गर्ने त्यसपछि के भयो भने दोहोरो चाहिँ किसानले फाइदा हुनुभयो किसानको जग्गामा चाहिँ लगाएर किम्बो चाहिँ बाह्रै महिना प्रयोग गर्न सकिने भयो योभन्दा पहिला के थियो भने दुईपटक रेसिम खेती गऱ्यो अनि किम्बु बाह्र सकिन्छ किम्बुबा त्यतिखेर जाने त्यस्तो अवस्था थियो त्यसबाट त्यसलाई चाहिँ अब म्याक्सिमम् युटिलाइज भयो न बढी अधिकतम प्रयोग गरेर चाहिँ बढी नाफा लिन सकिन्छ कि भनेर हामी त्यति लागेको छ सङ्ख्यात्मक हिसाबले भन्नुपर्दाखेरि यो पशुपालन गर्ने किम्बुतिर पनि आकर्षित भए भन्दा मिल्छ अथवा सङ्ख्यात्मक हिसाबले कति छन् त्यसरी अब हाम्रो चाहिँ रेशम खेती मात्रै गर्ने किसानको डाट चाहिँ हामीसँग चाहिँ छ अहिले होइन अब ठ्याक्कै खेती व्यवसायिक व्यवसाय रूपमा व्यवसाय त खेती नै छैन नेपालमा त्यति व्यवसाय रूपमा रेशम मात्रै गर्ने अरू चाहिँ गरेर नरहने कुरो त छँदै छैन होइन तैपनि निरन्तर रेशम खेती गर्ने किसानहरू चाहिँ हाम्रोसँग सयजनाभन्दा बढी छ छन् सयजनाभन्दा बढी नै छन् निरन्तर यसो खेती किसानहरू अहिलेको कार्यक्रममा चाहिँ हामीले छब्बिस सत्ताइस हजार बिरुवा चाहिँ माडीको बाँझोला भन्ने ठाउँमा लगाएका छौँ वास्तवमा त्यो सुकुम्बासी बस्ती पनि हो त्यहाँको किसानहरूले यसलाई चाहिँ छिटो एडप गरेका छन् उहाँ त्यहाँ लगियो अनि तिस हजार बिरुवा यदि चाहिँ हामीले माडीको चाहिँ लक्ष्मीबास अब चाहिँ र चाहिँ देवनपुर भन्ने ठाउँमा चाहिँ तिस हजार बिरुवा चाहिँ हामीले किसानलाई उपलब्ध गराएका छौँ र मकवानपुरमा कोवाटे भन्ने ठाउँमा चाहिँ तिस हजार बिरुवा गराइएको छ र मकवानपुरकै <clears throat> बुढीचौर गाविसमा तिस हजार बिरुवा हाम्रो घरले दिएको छ त्यसको अलावा उहाँहरूले चाहिँ हामीले नर्सरी स्थापन गरेर त्यही कार त्यही ठाउँमा बिरुवा उपलब्ध गराउने जस्तो अब बाढी पऱ्यो भने बढी पानी आयो भने गाडी जान नसक्ने ढुवानीको समस्या हुने बिरुवाको चाहिँ धेरै मर्ने भएको हुनाले किसानलाई चाहिँ यो आतुरी परेको कामको बेलामा चाहिँ बिरुवा चाहिँ यता लिन आऊ अनि त्यसपछि त्यो लहर राख भन्दा बिरुवा बिरुवा मर्ने भएकाले किसानकै क्षेत्रमा नर्सरी स्थापना गर्ने भएर अलि रिमोट एरियामा हामीले चाहिँ नर्सरी स्थापन गरेका छौँ र किसानले नर्सरी उत्पादन गर्न हामीले पैसा दिएका छौँ उहाँले नर्सरी उत्पादन गर्नुभएको छ त्यो नर्सरी उत्पादन गरेर पनि सा पन्ध्र असी हजार बिरुवा चाहिँ नर्सरी भइरहेको छन् त्यो बिरुवा पनि उहाँ त्यही लगाउनुहुन्छ र हाम्रो कार्यालयले अहिलेसम्म तिन हजारभन्दा बढी रेशम खेती गर्ने रेशम खेती गर्नको निमित्त उहाँहरू कि किम बिरुवा लगाउने मान्छेहरूलाई हामीले निशुल्क बिरुवा उपलब्ध गर्ने कार्यक्रम छ त्यो बिरुवा उपलब्ध गरेपछि हामीले बाह्रजना मान्छेलाई चाहिँ बिरुवा उपलब्ध गराएका छौँ लगभग सत्तरी असी हजार बिरुवा त्यही हामीले स्कुल दिएका छौँ अरू समिति गर्ने किसानहरूलाई चाहिँ हामीले पचास पर्सेन्ट अनुदानमा बहत्तर हजार बिरुवा चाहिँ हामीले चाहिँ पचास पर्सेन्ट अनुदानमा किसानहरूलाई चाहिँ बाँडेका छौँ दुई रुपियाँको मूल्यमा एक रुपियाँ किसान दिने एक रुपियाँ नेपाल सरकारको चाहिँ हाम्रो कार्यालय हाल्ने गरेर चाहिँ त्यसरी पनि किसानलाई बिरुवा बाँडिएको छ र अब गैर सरकारी संस्थाहरूले र अरू रेसन फङ्गा मान्छे चाहिँ लिएर लगेका बिरुवा चाहिँ उहाँहरू कार्यालय अनुसार लानुभएको छ लगभग चार लाख पचाउने हजार बिरुवा चाहिँ यसपालिको आर्थिक वर्ष चितवन र मकवानपुर जिल्लामा अब किसानको अवस्था सङ्ख्यात्मक रूपमा दुई चार वर्ष अगाडि र अहिलेको तुलनामा कस्तो छ चार पाँच वर्ष सात वर्ष अगाडिमा त थोरै घटेको हो तर विगतका वर्षहरूमा अहिले बिस्तारै बढेको छ हामीले माला जिल्लाको नयाँ पहाड क्षेत्र बनायौँ कोटेमा नयाँ पहाड क्षेत्र बनायौँ अब यो चाहिँ हाम्रो चाहिँ बुढिचौर पनि नयाँ पावर क्षेत्र हो बिस्तारै नयाँ ठाउँमा लैजाने भन्ने हाम्रो कार्यअनुसार चाहिँ किसान चाहिँ बिस्तारै बढेका छन् सुरुका वर्षहरूमा भन्दा चाहिँ त्यही घटेको हो फेरि पहिलो अहिलो चाहिँ पैँसठ छैसठी सालभन्दा चाहिँ केही घटेको हो र अहिले चाहिँ बिस्तारै बढ्दैछ यो बढ्नुमा कारण चाहिँ यो बढ्नुमा कारण चाहिँ किसानहरूको पनि अब अरू व्यवसायभन्दा यसमा चाहिँ छिटो वृद्धि हुने र यो तपाईँ हेर्नुहोस् कुनै पनि बालीले हामीले रेशम कृषकलाई चाहिँ मागअनुसार रेशमको अन्डा उपलब्ध गराउँछौँ दस दिनसम्म चाहिँ हाम्रै कार्यालय रेखदेखमा हाम्रै कार्यालय रेखदेखमा चाहिँ बिरुवा चाहिँ त्यो किम्बुको चाहिँ रेशमको चाहिँ किरा हामीले पालिदिन्छौँ रेशम किरा हामीले पाएर अनि एघारौँ दिनमा किसानलाई उपलब्ध गराउने हो र किसानले बिस पच्चिस दिनमा आफ्नो घरमा पालिसकेपछि चाहिँ नगद पैसा चाहिँ आफ्नो घरमा बुझ्छ त्यस भएर पच्चिस तिस दिनभित्रको एक महिनाको अवधिमा छोटो अवस्थामा हुने बारी भनेको रेशम खेती नै हो अरू खेर गइरहेको साम्राज्यले सदुपयोग गर्न सकिन्छ अरू बाली गर्दा गर्दै पनि यो चाहिँ बाली चाहिँ गर्न सकिने भएकाले अब यो चाहिँ व्यवसायमूलक भन्दा पनि यो किसानलाई चाहिँ अरू चाहिँ कृषि पेसाले त सबै रोजाइ दिनु सक्दैन नि त हाम्रो कृषि प्रणालीले अहिले चाहिँ किसानलाई पूर्ण रोजाइ दिनु सकेको छैन त्यस भएर अरू फुर्सद समय पनि यो समेत गर्न सकिने भएकाले चाहिँ यसप्रति किसानको आकर्षण छ झन्झटिलो अब केही हिसाबले त तपाईँको चाहिँ अब एउटा फिल्डमा चाहिँ बिरुवाहरू उत्पादन गर्नुपर्ने अनि कोठामा ल्याएर तपाईँको चाहिँ यो चाहिँ तापक्रम र आधा मिलाएर पाल्नुपर्ने यो हिसाब त केही झन्झलिलो हो यहाँले चाहिँ भन्नुभएको कुरा चाहिँ त्यो हिसाबले त हामीले चाहिँ प्राविधिक ज्ञान प्राविधिक ज्ञान त हामीले किसानलाई लगातार दिएका छौँ र कृषकलाई चाहिने सबै विसङ्क्रमण गर्ने चाहिने सबै सामग्रीहरू चाहिँ नेपाल सरकार मार्फत हामीले उहाँहरूलाई नि शुल्क उपलब्ध गराएका छौँ किसानले तिर्नुपर्ने पैसा भनेको चाहिँ कहिलेकाहीँ बिरुवामा चाहिँ अब अनुदान एक रुपियाँ तिर्नुपर्ने हुन्छ कहिले चाहिँ खिच्ने पाउनुहुन्छ उहाँहरूले अब यो एउटा अन्डा विचार चाहिँ भएको एउटा अन्डा भएको छ नि त्यसलाई पचास रुपियाँ तिर्नुपर्छ त्यो चाहिँ नेपाल सरकार राष्ट्रमा जाने हो त्योभन्दा बाहेक अरू सबै सेवा किसानले नै शुल्क छ किसानलाई हामीले तर निर्माण गर्ने अनुदान भएर दिन्छौँ बिस पच्चिस हजार रुपियाँ किसानलाई किसानको पच्चिस हजारको हाम्रो बजेट चाहिँ बजेट छ दसजना किसान दिनु पऱ्यो भने बाह्रजना किसान मागायो भने त्यसैलाई बाह्र रुपियाँ हामी दिने गरेका अनि हामीले चाहिँ रियागभित्र काम चाहिँ किसानलाई बनाउनलाई रियाग दिनुपर्ने भयो भने रियाग पनि हामीले चाहिँ पाँच हजार रुपियाँ किसानलाई एउटा रियाग बनाउनु पैसा दिने गरेको छ अनि त्यो चाहिँ तपाईँको चाहिँ सिग्नेचर पुनिसहरू पनि सीमित मात्रामा सबैलाई सिद्धान्त दिन सकिन्न सीमित मात्रामा चाहिँ हामीले चाहिँ उहाँहरूलाई पनि निशुल्क वितरण गरेका छ र प्रत्येक सिआरसीमा चाहिने आवश्यक चाहिँ कपडाहरू उहाँहरूले लगाउने एप्रोनहरू अनि त्यो अफिसरले चाहिँ उपकरणहरू हामीले चाहिँ अहिलेसम्म निशुल्क उपलब्ध गराएको छौँ र रेशम खेती गर्ने कृषकले उत्पादन गरेको रेशमको कोया चाहिँ उहाँकै घरमा गएर हामीले चाहिँ प्राविधिक ग्रेडिङ गरिदिन्छ र हाम्रो कार्यालयले किन्ने व्यवस्था गरेको छ भनेपछि खास झन्झट छैन बजारको समस्या छैन थोरै दिनु मूल्य भयो भने किसानले आफ्नै घरमा पाउँछ अनि अरू तपाईँको चाहिँ झन्झट कुराहरू चाहिँ अब हामीले झन्झटमा त हाम्रो कृषि बिहार झन्झट हो नि त गाई भैँसी पाल्दा पनि गोबर फाल्नुपर्छ हात गराउँछ सारा कुरा छ नि त त्यस भएर यो चाहिँ के भने एउटा चाहिँ के झन्झट यहाँले भन्नुभएको चाहिँ के सत्य हो भनेदेखि चाहिँ हाम्रो विगतदेखि हामीले यसलाई अनुसरण गरेको बाली होइन देशबाट आयत बाली त्यो हिसाबले चाहिँ किसानहरूले हिजो बाउले पालेको थियो छोरा जाने थियो भन्ने कुराहरू चाहिँ यसमा अलिकति कम्ती छ र यसमा पर्याप्त अनुसन्धान गर्नुपर्ने छ यही बाले पनि किसानलाई अभ्यस्त गराउनलाई के गर्न सकिन्छ कसरी गरिन्छ त्यही त्यो अनुसारमा त हाम्रो चाहिँ अलिक कमजोरी परेको छ हामीले किसानलाई चाहिँ बाह्रै महिना हुने चाहिँ अन्डाको विकास गर्न सकेका छैनौँ त्यो फुलको हामीले विकास गर्न सकियो भने अझ बढी आकर्षण हुन्थ्यो त्यही विकास गर्न सकिएन भनेर हामीले एकित चाहिँ रेशमती विकास परियोजना सञ्चालन गरेर माछालाई आवश्यक पर्ने चाहिँ चाहिँ बेलामा माछालाई दिने अनि अरू बाहेक दुई दुईपल्ट वर्ष दुईपल्ट चाहिँ त्यहाँ किरा पाल्ने भनेर अहिले माछाको चाहिँ यो हाम्रो चितवनको चाहिँ पटियानीमा एउटा कार्यक्रम सञ्चालन गरेको छौँ चार पाँच बिगा बिगामा उहाँले चाहिँ छ हजार जति बिरुवा लिएर जानुभएको छ र पाँच हजार बिरुवा लिएर भन्छ राईगञ्ज भन्दो रहेछ चाहिँ गुन्जनगरको गुन्जनगरको राईगञ्जमा पनि माछाको पोखरीमा डिलमा उहाँले पाँच हजार बिरुवा ल्याएर लगाउनु भएको छ हामी यो बिस्तारै चाहिँ यो ट्रायल बेसिस भन्नुपर्छ यसलाई चाहिँ हामी बिस्तारै सुरु गर्दैछौँ र मिलेसम्म बाख्रामा चाहिँ पिठोमा एकजना चाहिँ प्रेम तिवारी भन्नेले बाख्रामा चाहिँ अहिले चाहिँ लगानी लगाउँछु भन्नुभएको छ उहाँले पनि पाँच हजार बिरुवा त्यहाँ लगाउनुहुन्छ त्यसरी बिस्तारै यो रेशम खेती मार्फत यो अरू चाहिँ कृषि व्यवसाय त एकासँग जोडिएको छ त्यसो भए चाहिँ त्यही बाख्रालाई गाईलाई अथवा राँगा भैँसी त्यसलाई चाहिँ हामीले चाहिँ दोहोरो चाहिँ फाइदा लिने हिसाबले चाहिँ अब किसानलाई रेशम खेती गर्दा पनि फाइदा हुन्छ भन्ने हिसाबले चाहिँ यसलाई चाहिँ अलिक बढी चाहिँ किम्बुको पात चाहिँ यो यो अमूल्य पात हो किम्बु पात भएर चाहिँ धेरै पोटियान पात चाहिँ खेर गएर पात चाहिँ सदुपयोग गर्न चाहिँ हामीले चाहिँ अहिलेसम्म त्यही सोचिरहेछौँ र आयु वर्षमा त्यही अनुसार कार्यक्रम खास लागत देखिँदैन यसमा अब यो बजारको समस्या अथवा विशेष गरी विदेश निर्यात गर्ने यो त नेपालमै पुगेको छैन होइन हामीले नेपालका उद्योगहरूले चाहिँ नेपालमा विदेशबाट नेपालमा ल्याउनु भएको छ होइन र विदेशमा गयो भने यो नेपालको सिल्क हिमालयन सिल्क भन्छ क्या यसलाई चाहिँ हाम्रो चाहिँ रोकिरा कम लागेको अनि यो चाहिँ अर्ग्यानिक खेती भएर चिने यही हिसाबले यो सिल्कको माग चाहिँ एकदम धेरै छ माग छ हामीले सिल्कको चाहिँ उत्पादन गर्न सकेका छैनौँ र यो तपाईँले व्यवहारको कुरा गर्नुभयो झन्डै कुरा गर्नुभयो त्यो हिसाबले चाहिँ झन्झट त सबै हिसाब बालीमा झन्झट छ र यो प्रतिफल तुरुन्तै प्रतिफल दिने बालीमध्येमा सब सबभन्दा छिटो प्रतिफल दिन्छ चाहिँ रेशमकै हो र अहिलेसम्म बजारको समस्या छैन किसानले तत्रो धेरै तल खेती गरेर जोतेको पनि हामीले न्युजमा सुन्नु पाएका छौँ होइन बजार नपाएर गोरुना फालेको पनि हामी सुन्नु पाएका छौँ तर अहिलेसम्म रेशम खेती गर्ने किसानलाई चाहिँ सरकारले यो संवेदनशील बाली छ भनेर चाहिँ अहिलेसम्म खरिद गर्ने व्यवस्था गरेको छ हामीले चाहिँ रेशम उद्यमीलाई चाहिँ त्यहीँ ती गएर चाहिँ किसान सन्तितिर गराउँछौँ उहाँ उहाँ दुईजना समझदारी हुन्छ हामी कोया गेडिङ गर्छौँ उहाँहरूले पैसा लिनुहुन्छ हामीले महत्ता गर्छौँ र रेसो खेती गर्ने चाहिँ उद्यमी उद्यमीहरूलाई पनि हामीले के गरेका छौँ भन्दा चाहिँ प्रति केजी बिस रुपियाँ दरले उहाँलाई ड्राइङ र ढुवाने सुविधा दिने भएर चाहिँ अब हाम्रो सय डेढ सय किलो हुन्छ उहाँ लिन आउनुपर्ने हुन्छ भनेर प्रति किलो बिस रुपियाँ दरले उहाँलाई ढुवानीको पनि व्यवस्था गरिदिएको छौँ हामीले त्यसबाट मिलेसम्म सबै पक्षलाई सहमत गराएर यो रेशम खेतीप्रति चाहिँ अब सबैलाई चाहिँ जागरुक गराउने कार्यालयको लक्ष्य हो अब यसपटक उत्पादनको कुराकानी गरौँ कति जति उत्पादन भयो यसलाई अहिलेसम्म हाम्रो चाहिँ पाँच मेटिन उत्पादन भएको छ रेशमको कोया होइन अब चाहिँ यो आर्थिक वर्षको अन्ततिर अथवा चाहिँ साउनको यो दुईतिर हाम्रो गेडिङ गर्छौँ होला हामीले पचासी बाकस चाहिँ रेशम कोया चाहिँ लगाएछौँ र अब टेन माथि उत्पादन हुने हामीले अपेक्षा गरेका छौँ अब यो चाहिँ यो वर्षको उत्पादनमा देखिँदैन आगामी आर्थिक वर्षको उत्पादनमा देखिन्छ हामीले चाहिँ अहिले चाहिँ सरेखेत भन्ने ठाउँ छ चाहिँ मकवानपुरको त्यहाँ दस पन्ध्र पन्द्रवास पाल्नु भएको छ मकवानपुरको कोटे भन्ने ठाउँमा चाहिँ दस किरा पाल्नु भइरहेछ मकवानपुरकै निवटार भन्ने ठाउँमा दस किरा पाल्नु भइरहेछ र चितवनको माडीमा पचास भागस किरा पाल्नु भइरहेछ त्यस भएर त्यो किरा पालनबाट आएका चाहिँ कोयाहरू चाहिँ आगामी वर्षमा उत्पादन गरिन्छ यसपालि उत्पादन भइसकेका छैन त्यो चाहिँ अब हाम्रो अनुमानमा एक मेटन चाहिँ हुने हामीले अनुमान गरेका छौँ यो चाहिँ मल्टिभोल्टिन भएको अघिल्लो साल र यो सालमा कति फरक अहिले साल चाहिँ चार टनको हारेर उत्पादन भएको थियो भने अहिले पाँच टन भइसकेको छ होइन एक टन त्यसै बढीको यो उत्पादन चाहिँ हामीले अब आगामी वर्ष गन्छौँ होला सायद यो वर्ष उत्पादन नभएपछि एक टन चाहिँ बढेको छ यही हिसाबले दुई टन बढ्छ किसानहरूले यो समस्या छ भनेर भन्ने गरेका छन् छैन कृषकको समस्या भने चाहिँ एकदम गाह्रो के छ यो लेबर नपाउने समस्या छ एउटा कुरा चाहिँ होइन लेबर नपाउने समस्या भयो भएर हामीले चाहिँ किसानलाई चाहिँ यो बिजुली गोड्नलाई चाहिँ मिन रोड टेलर भन्छ कि त्यो टेलर पनि हामीले पचास अनुदानमा कार्यक्रम राखेका छौँ अब त्यो चाहिँ हामीले पचास हजार बराबर गरेर मिन रोड टेलर पाउँछ भनेर चाहिँ हामीले त्यसलाई पच्चिस हजार कार्यक्रम प्रस्ताव गरेको तिनवटा चाहिँ यसपालि गइसकेको छ र आगामी वर्षहरूमा पनि किसानको चाहिँ यो बगैँचा गोड्न गोडमेल गर्नलाई चाहिँ यो लेबरको समस्या भयो भएर अब यन्त्रीकरण गर्ने भन्छ नि त कृषिमा त्यो यन्त्रीकरण गर्ने हिसाबले हामीले चाहिँ यो सानो ट्र्याक्टरहरू चाहिँ साठी असी हजारको ट्र्याक्टर चाहिँ प्रस्ताव गरेका छौँ त्यो ट्याक्टर आयो भने उहाँहरूले आफैले हातले चाहिँ गर्न सक्नुहुन्छ र चाहिँ त्यो लेबरको समस्या कम हुन्छ भन्ने हामीले अपेक्षा गरेको हो र एउटा यहाँ देखिएको समस्या भनेर चाहिँ किसानहरूको किरापान घर चाहिँ राम्रो नहुनु एउटा समस्या हो अब हाम्रो कारले समस्या त धेरै छन् यो यहाँ मार्फत अब धेरै के अब सबै बुझ्नु भएको छ यो गाडी छैन अब चाहिँ अब आउन जानलाई पनि समस्या भइरहेको छ होइन त्यो समस्याहरू किसान घरमा भएको समस्या चाहिँ किरापान घर राम्रो बनाउन सकियो भने र लेबरको हिसाबले त अब यो आफै खेती गर्ने हो आफै लाग्ने हो बस व्यवसाय रूपमा गरेर कसैले ठुलो सेलो गर्छु कुरा लेबर समस्या हुन्छ दुई दुईजना मान्छे भयो भने दुई मासतिर पाल्नु त्यसको खास समस्या हुँदैन पाँचौँ अवस्थामा गएपछि केही अलिक झन्झरी छ अलिक धेरै हात किसान किराले र लेबरै बेसी कार्यक्रम भएको भन्दाखेरि चाहिँ यसमा हाम्रो चाहिँ किसानले धेरै लगा लगानी गर्नुपर्ने अब लगानी भने पचारी पर्छ अरू सबै नि पाइन्छ अब श्रम चाहिँ किसान लगानी गर्नु श्रम गरेर चाहिँ हामी अभ्यस्त हुनुपर्छ श्रम गरियो भने यो रेशम खेती मात्र होइन अरू सबै खेतीमा त श्रम त आवश्यक छैन त हो यसमा चाहिँ फुर्सद बेला पनि थाहा पाउन सकिने अरू कृषि कर्म गरेर पनि बिहान बिहा महिनामा तपाईँ एक महिना पनि किसानले चाहिँ यो रेशम खेतीमा ध्यान दिनु पर्दैन त्यो पार्ट टाइम जब अब एक दिनमा तिनपल्ट किरा पा किरालाई पात हालिन्छ त्योभन्दा बढी हाल्न पर्दैन त्यसो भए धेरै कुराहरू छन् यो अरू पेसासँग जोडेर लैजाने भएर हामीले यो milk and silk milk and gold मिट भएर यस्तै गरेर चाहिँ सिल्का मिट भएर यसरी चाहिँ सञ्चालन गरेका छौँ सोही अनुसार चाहिँ अब आगामी वर्षमा कार्यक्रम बढ्ने अपेक्षा चाहिँ यहाँ प्राविधिकको नाताले प्राविधिक रूपमा चाहिँ के कस्तो समस्या देख्नुहुन्छ यो प्राविधिकमा के समस्या देख्ने भने हामीले यो विसङ्करण गर्ने भन्छौँ नि स्टेरिलाइज गर्ने भन्छ त्यसमा चाहिँ अब नवीनतम औषधिहरू यो चाहिँ हाम्रो चाहिँ विश्व ठाउँहरू नेपालमा पाइँदैन र पाइए पनि एकदम थोरै मात्रामा आपूर्ति हुनाले चाहिँ त्यो जुन चाहिँ व्यापारी छ नि व्यापारीले चाहिँ ल्याउँदैन ल्याए पनि महँगो पर्छ एउटा नवीनतम चाहिँ सामग्रीहरू हामीसँग उपलब्ध छैनन् अब चिन र भारत दुई ठुला चाहिँ रेशम खेती गर्ने किसान देशहरू हुन् र त्यति हुँदाहुँदै पनि त्यहाँको प्रविधि हामीले पर्याप्त रूपमा नेपालमा भेटाउन सकेका छौँ एउटा यो चाहिँ तपाईँको प्राविधिक चाहिँ विषय कुरा हो अरू कुरो चाहिँ अब यो चाहिँ भित्र तापन व्यवस्थापन गर्न हिटरको आवश्यक पर्ने हुन्छ होइन ह्युमिडिफायरको आवश्यक पर्ने हुन्छ यी साग सामग्रीहरू चाहिँ हामीले दिन सकेका छैन अब लोड सेडिङको कारणले चाहिँ अब विद्युतीय हिसाबले पनि हामीसँग चाहिँ अलिक समस्या भएकाले त्यो चाहिँ नसकेको हो केही कुराहरू चाहिँ तापक्रम कहिले अलिक बढाउनु पर्ने कहिले घटाउनु पर्ने हुन्छ त्यसोलाई चाहिँ अब चाहिँ सुविधा छैन त्यहाँ चाहिँ हामी अलिक गरिबै छौँ त्यो हिसाबले भयो भने प्रविधिहरू बिस्तारै विकास भएअनुसार हामीले किसानलाई तालिम दिन सकेका छैन हामी प्राविधिकहरू पनि धेरै तालिम चाहिँ लिन सकेका छैनौँ त्यही हिसाबले चाहिँ यो ज्ञानको हिसाबले हामीसँग केही समस्याहरू छन् र किम्बुका जातहरूको साथसाथै जसरी किम्बु जातको विकास भइरहेको छ त्यसरी नै हाम्रो रेशम किराको जातको चाहिँ विकास गर्न सकेन र वर्षैभरि पाल्न सकिने रेशम किराको जात गर्न सकियो भने यो चाहिँ लाभदायक खेती प्रणाली हो भनेर म यहाँलाई अनुरोध चाहन्छु हामी लगभग कार्यक्रमको अन्त्य अन्त्यतिर छौँ अब यो किसानहरूलाई आकर्षित गर्न झनै आकर्षित गर्नको लागि के गर्न सकेला र अन्त्यमा यहाँलाई भन्न मन लागेका कुराहरू अब यो किसानलाई म पहिला के अनुरोध चाहन्छु भने किम्बु खेती गरोस् किम्बुलाई माया गरोस् रेशम पाल्न छ भने पाल्नुहोस् नपाए यो किम्बु खेती भनेको चाहिँ पशुपालन माछा यी सबैलाई अवैध हुने भएकाले चाहिँ अब अरू फुर्सवा बालीमा चाहिँ बेलामा अरू चाहिँ खेती प्रणालीमा यो प्रयोग गर्ने गाई माछा बाख्रामा प्रयोग गर्ने र मेन सिजनमा चाहिँ रेशम किरामा प्रयोग गरी दोहोरो चाहिँ लाभ लिन म किसानहरूलाई अनुरोध गर्न चाहन्छु र अब आगामी वर्षमा पनि हामीले बिस्तारै कार्यक्रम परिचालन गरेका छौँ र किसानलाई चाहिँ तालिम दिने व्यवस्था र सबै कुरा चाहिँ हामी प्राविधिक चाहिँ रेख्दै चाहिँ हामीले सबै किसानले गरेका छौँ र यो किसानको चाहिँ रुचि भयो भने किसानको घरमा पुग्ने हाम्रो चाहिँ कार्यक्रम छ हामी सधैँ किसानकैमा तल्लिन्छौँ र कृषकको मागअनुसारको चाहिँ अब थोरै हाम्रो सरकारकै बजेट भएछ हामीले धेरै दिन सकिन्छ छैन त्यही पनि हामीले किरापालन घरमा पैसा बढाएका छौँ अब रियागमा पैसा बढाएका छौँ र सामान्य किसानलाई नदिने कार्यक्रम पनि हामीले अलिक वृद्धि भएको छ स्वयंसा किसानलाई चाहिँ अनुसरण गर्न म अनुरोध गर्न चाहन्छु हुन्छ बाबुराम सर हामीसँग आइदिनु भयो यहाँसम्म आएर कुराकानी गरिदिनु भयो रेसम किम्बु नर्सरी व्यवस्थापन केन्द्र अनि चितवनमा र मकवानपुरमा किसानहरूको अवस्था समस्याका विषयमा कुराकानी गरिदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद छ हर्ष धन्यवाद हाम्रो चाहिँ यो कार्य कार्यक्रम चाहिँ तपाईँ मार्फत तपाईँको रेडियो मार्फत सबै श्रोताहरूले सुन्ने श्रोता किसानहरूलाई सुनाइदिनु भयो त्यसमा म यहाँहरूलाई मैले धन्यवाद दिन चाहन्छु र विशेष गरेर हाम्रो कार्यक्रम सञ्चालक दुर्वा सर चाहिँ धन्यवाद पात्र हुनुहुन्छ र विगत अब आगामी वर्षहरूमा यसरी तपाईँहरूसँग कुराकानी गर्न पाइयोस् र हाम्रो चाहिँ यो चाहिँ फर्म हामीलाई उपलब्ध गराउन म अनुरोध गर्न चाहन्छु र सबै कृषक दाजुभाइहरूलाई चाहिँ यो रेसनखेती गरेर हाम्रो चाहिँ यो चाहिँ कृषिकामा चाहिँ हाम्रो चाहिँ श्रम अलि चाहिँ घटिरहेको छ त्यसलाई चाहिँ हाम्रो फुर्सदको समय सदुपयोग गर्नुहुन म अनुरोध गर्न चाहन्छु हस् धन्यवाद छ धन्यवाद हामीले कुराकानी गऱ्यौँ किम्बु नर्सरी व्यवस्थापन केन्द्र भण्डारा र भण्डारालाई दिने सेवा सुविधा र यसप्रति किसानको आकर्षण के कस्तो छ यस विषयमा हामीले आज कुराकानी गऱ्यौँ किम्बो नर्सरी व्यवस्थापन केन्द्र भण्डाराका प्राविधिक सहायक बाबुराम पन्तसँग उहाँसँगको कुराकानीसँगै आजको लागि कृषि सरकारको समय सकिएको छ कार्यक्रम सुन्नुभयो तपाईँ सम्पूर्ण कृषक दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु प्रविधि संयोजनमा रहेर साथ दिने रिजन केसीलाई विशेष आभार प्रकट गर्छु आजको श्रृङ्खलाबाट किम्बु नर्सरी व्यवस्थापन केन्द्र भण्डाराका प्राविधिक सहायक बाबुराम पन्तसँगै म कार्यक्रम सञ्चालन सञ्चालक ध्रुवराज पनि छुटिन्छु नमस्कार